दबाव फ्रेक्न नसकेर डडेलधुवाका स्थानीय विकास अधिकारीले जिल्ला छोडे जिल्लामा कार्यालय प्रमुखले काम गर्ने वातावरण नै नरहेको तीव्र गुनासो फागुन बाइस गते भित्र जिल्ला परिषद गर्ने गरी कार्ययोजना बनाउँदै जीविस डडेलधुवाको योजना तर्जुमा गोष्ठी सम्पन्न विभिन्न छवटा विषयमा वस्तुमाथि टेकेर योजना छनौट गर्नुपर्ने बैतडीको एक विद्यालयमा कृत्य हस्ताक्षर गरी दुई शिक्षक नियुक्त गरेको खुलासा नेपाल विद्यार्थी संघद्वारा डडेलद्वा बहुमुखी क्याम्पस समक्ष अठार बुधे माग र कब्जा गरिएको वन खाली गराउन कैलालीमा अभियान शुरू उपभोग्य मिति नागेका खाद्य वस्तु बिक्री गर्ने तीन व्यावसायिक फर्म विरुद्ध मुद्दा दर्ता प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुवाका स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकाल डडेलधुवा जिल्ला विकास समितिबाट काज मिलाएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् गएको वैशाख छब्बीस गते डडेलधुवा हाजिर भएका ढकाल जिल्लामा काम गर्ने वातावरण नभएपछि काज सरुवा मिलाई अख्तियारमा रवाना लिएको जीविस स्रोतले बताएको छ स्थानीय तह निर्धारणमा डडेलधुरामा पाँच बनाउने कि सात तह बनाउने भन्ने विषयमा स्थानीय तह जिल्ला प्राविधिक सहयोग समितिका संयोजक रहेका ढकाललाई राजनीतिक तहमा बसेका दलका प्रमुख नेताले विभिन्न किसिमका दबाव दिने गरेका कारण सरुवा गर्नु परेको जीविस निकट कर्मचारीले बताएका छन् तर स्थानीय विकास अधिकारी ढकालले परिवारमा आमा र छोरा बिरामी परेको भन्दै जिल्ला छोडेको बताएका छन् यो कुरा जीविसका कर्मचारीहरूलाई समेत पत्यार लागेको छैन उनले राजनीतिक दबावकै कारण जिल्ला छोडेको जीविसका कर्मचारीहरूको दावी रहेको हिन्दकोष साप्ताहिकमा खबर छापिएको छ स्थानीय निकायका कर्मचारीहरूलाई जिल्लामा काम गर्ने वातावरण नभएको उनीहरू बताउँछन् गृह जिल्ला डलिद्र भएका पूर्व प्रधानमन्त्री समेत रहेका कंग्रेस सभापति शेरबहादुर देवालले डलिद्रमा स्थानीय तह साथ बनाउनु पर्ने भन्दै एलडीओ ढकाललाई धम्क्याएपछि उनी एक महिनादेखि तनावमा रहेको स्रोतले बताएको छ तर गाउँपालिका नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले जिल्लामा अधिकतम छवटा तहको प्रतिवेदनको लागि जिल्ला प्राविधिक समितिलाई आग्रह गरेको थियो मंगिर तीन गते डलद्र उद्योग वाणिज्य संघको आयोजनामा आयोजित राजसपा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मानसिंह मालले जिल्लामा कार्यालय प्रमुख बस्ने वातावरण नभएको र दलका नेताहरूले सरकारी कार्यालय प्रमुखलाई धम्क्याउने गरेको आरोप लगाएका थिए उनले भाषण गरिरहँदा मञ्चमै बसेका देउबाले कार्यक्रमको अन्त्यमा कर्मचारी बस्ने वातावरण मिलाउन सबैलाई आग्रह गरेका थिए आसन ग्रहणको लागि मञ्चमा बोलाइएका स्थानीय विकास अधिकारी मञ्चमा नगएर टाढैबाट कार्यक्रम हेरेका थिए यसपछि जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा देउबाले पाँचवटा तह जिल्लामा कुनै पनि हालतमा नहुने र सातवटा तहमा सहमति भइसकेको बताएका थिए तर त्यो कुरा पत्रकारलाई समेत थाहा थिएन पत्रकारले प्रतिप्रश्न गर्दा देउबाले त्यो सहमति भइसकेको भन्दै पत्रकारमाथि हावी भएका थिए यसअघि स्थानीय विकास अधिकारी रहेका ज्ञानराज पाण्डेले पनि एक वर्ष मात्रै काम गरेर जिल्ला छोड्नु परेको थियो उनले विक्रमसम्म दुई हजार बहत्तर साल जेठ चार गतिबाट विक्रमसम्म दुई हजार त्रिहत्तर साल जेठ तीन गतिसम्म काम गरेका थिए उनीपछि स्थानीय विकास अधिकारीको रूपमा आएका पुरूषोत्तम ढकालले सात महिना मुस्किलले काम गरेका छन् जिल्लामा सानो विषयलाई लिएर दबाव आउने गरेको जीविसका कर्मचारीहरू बताउँछन् जीविसका एक कर्मचारीका अनुसार ज्ञानराज पाण्डेका पालामा कर्मचारी भर्ना गर्नुपर्ने शर्त राख्दै कर्मचारीलाई अनावश्यक दुःख दिएका कारणले उनले काज सर्व गरेका थिए प्रत्येक दलले एकजना कर्मचारी आफ्नो भर्ना गर्नुपर्ने स्थानीय स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डेलाई धम्की दिएपछि उनले आफ्नो सरुवा मागेका थिए मन्त्रालय विभागबाट टेलिफोन आउँथ्यो तर पत्र आउँदैन थियो ती कर्मचारीले भने ज्ञानराज पाण्डेलाई सही नसक्नु भएपछि मन्त्रीका टेलिफोन समेत उठाउन छोडी पाण्डेले जिल्ला छोड्ने बाटो रोजे दबाव टेक्न नसकेपछि आफ्नो सरुवा रोज्नेमा पुरूषोत्तम ढकाल पनि परेका छन् जिल्लामा स्थानीय विकास अधिकारी मात्रै नभई अन्य कार्यालयका कर्मचारीहरू पनि पीड़ित भएको गुनासो आउने गरेका छन् जिल्लामा धेरैजसो कर्मचारीलाई काम गर्ने वातावरण नभएको निमित्त स्थानीय विकास अधिकारी रामकुमार श्रेष्ठले बताएका छन् डडेलधुरामा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएर बसेकी रिता भण्डारी जोशीले उपक्षेत्रीय अस्पताल डडेलधुरा घोषणा गर्न सकारात्मक भूमिका खेल्दा खेल्दै समेत उनलाई समेत छिमेकी जिल्ला डोटी सर्व गराइएको थियो यसैगरी सिंचाई सब डिभिजन आयोजन कार्यालय डडेलधुराका प्रमुख दलकै नेताको दबावमा रातारात जिल्ला छोडेका थिए यस्तै डडेलधुरा प्रमुख जिल्ला अधिकारीको रूपमा काम गरेका शिवराज जोशीले पनि उच्च माध्यमिक शिक्षा परिषदको निर्णय कार्यान्वयनको विषयमा कंग्रेसको दबाव र एमाले लगायतका दलहरूका विद्यार्थी संगठनको आन्दोलनले जिल्ला छोड्न बाध्य भएका थिए डडेलधुरामा देवालय महोत्सव उद्घाटन गरेकै दिन जिल्लाको भित्रीमती क्षेत्रको पन्तुरा पुल उद्घाटन गर्ने कार्यक्रम रहेको थियो पुल उद्घाटनका लागि त्यसतर्फ हिँडेका देउबाको गाड़ीसँगै डोटीको बोर्डरबाट भित्री तर्फ लाग्दा स्थानीय विकास अधिकारी ढकालको गाड़ी धनगढ़ीतर्फ गएको थियो ढकालले ड्राइभरलाई गाड़ी धनगढ़ीतर्फ लैजान आग्रह गरेपछि ती ड्राइभर समेत चकित भएका थिए देउबाले पुलको उद्घाटन गरे भने ढकाल धनगढ़ी पुगेपछि बुद्धयारको प्लेनबाट काठमाडौँ उडेका थिए जिल्ला विकास समितिको कार्यालय डडेलधुवाले आगामी आर्थिक वर्षका लागि पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ आगामी फागुन बाइस गते भित्र जिल्ला परिषद गर्ने गरी कार्ययोजना बनाउँदै आर्थिक वर्ष दुई हजार चौहत्तर पचहत्तरको पूर्व योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो हिजो योजना तर्जुमा बैठक सम्पन्न गरेको जिल्ला विकास समितिको कार्यालय डडेलद्वारे जिल्लाका गाविसहरूलाई पुस सात गते भित्र गाविस बैठक सम्पन्न गर्न भनेको छ त्यसपछि लगातार बस्ती स्तरका योजना छनौटदेखि एकीकृत योजना तर्जुमा समितिको बैठक फागुन सात गते भित्र सम्पन्न गरिसक्नुपर्ने कार्ययोजना बनाइएको छ त्यस पश्चात जिल्ला परिषद अघि फागुन सत्र गते भित्र जीविसको बैठक बस्नेछ भने परिषद पछि चैत दश गतेसम्म जिल्ला विकास योजना निर्माण र कार्यान्वयन गर्ने कार्ययोजनाको हिजोको पूर्व योजना तर्जुमा गोष्ठीबाट टुङ्गो लगाइएको जिल्ला विकास समितिका सूचना अधिकृत कृष्णदेव जोशीले जानकारी दिएका छन् आगामी आर्थिक वर्षका लागि योजना छनौट गर्दा विभिन्न छवटा विषयमा टेकेर छनौट गर्न आग्रह गरिएको छ उक्त विषयहरूमा योजना सञ्चालन हुने स्थानको भौतिक पूर्वाधारको अवस्थाको साथै योजना कार्यान्वयनबाट रोजगारी सृजना हुने वा नहुने जनसहभागिता हुने वा नहुने पिछडिएको वर्गलाई फाइदा हुने वा नहुने सम्पन्न भएपछि रोजगारी सृजना हुने वा नहुने राष्ट्रिय योजना आयोगले निर्दिष्ट गरेको नीति लक्ष्य र उद्देश्यलाई टेवा पुग्ने वा नपुग्ने राखिएको छ तिनै विषयवस्तु समेटिएको आधारमा छनौट गरिएका योजनाहरूलाई अंक प्रदान गर्ने कार्ययोजनामा कार्यक्रममा सूचना अधिकृत जोशीले जानकारी दिएका थिए साथै आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सिलिङ अनुदानतर्फ एकाउन्न करोड़ र आमदानीतर्फ एकाउन्न करोड़ त्रिसठी लाख राखिएको गोष्ठीमा जानकारी गराइएको थियो तर विषयगत कार्यालयहरूको बजेट सिलिङ प्राप्त नभएकाले चालू वर्षको प्राप्त रकमलाई आधार मानेर उक्त रकममा दस प्रतिशत वृद्धि गर्ने निर्णय गरिएको समेत जानकारी गराइएको थियो यस्तै जिल्ला विकास समितिको सभाहलमा आयोजित गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले जिल्लाका क्रियाशील गैर सरकारी संस्थाहरूलाई पनि जीविस मार्फत आफ्ना योजनाहरू अगाडि बढाउन आग्रह गर्नु भएको छ यस्तै गोष्ठीको समापनमा बोल्दै निमित्त स्थानीय विकास अधिकारी रामकुमार श्रेष्ठले गाविस सचिवहरूलाई विगतका वर्षहरूमा तल्लो तहमा प्राथमिकताका योजनाहरू छनौट नगरी सबै योजनाहरू जीविसमा पठाउँदा त्यसले समस्या निम्ति आएको बताउँदै श्रेष्ठले प्राथमिकताका योजनाहरू छनौट गर्न आग्रह गर्नु भएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघर्च र इन्टरनेटमा Radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ बैतरीको पिपलकोट माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रमेश दत्त ओझाले व्यवस्थापन समितिको पदाधिकारीको कृत्य हस्ताक्षर गरी दुईजना शिक्षक नियुक्त गरेको खुलासा भएको छ तत्कालीन प्रधानाध्यापक भट्टले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको कृत्य हस्ताक्षर गरी रामसिंह महता र सुनिता कुमारी धामीलाई शिक्षक पदमा नियुक्त गरेको पाइएको छ प्रधानाध्यापकले कृत्य हस्ताक्षर गरेको खुलेपछि उनीसँगै महता र धामी फरार भएका छन् प्रधानाध्यापक ओझाले कृति हस्ताक्षर गरेर शिक्षक नियुक्त गरेको खुलेपछि शिक्षा कार्यालय निष्कासन गरेको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले बताएका छन् तत्कालीन प्रधानाध्यापक ओझा सहित कृतिबाट नियुक्त शिक्षक द्वय महता र धामीको खोजी भइरहेको बैतडीका प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले बताएका छन् तत्कालीन प्रधानाध्यापक र दुई शिक्षक फरार भएपछि विद्यालयको पठन प्रभावित बनेको छ विद्यालयमा छ विद्यार्थी अध्ययनरत रहेका छन् नेपाल विद्यार्थी संघले विभिन्न माग मागसहितका अठारवटा समितिको प्रेस विज्ञप्ति जारी गरेको छ नेपाल विद्यार्थी संघ दलित र बहुमुखी क्याम्पस इकाई समितिले बहुमुखी क्याम्पस समक्ष विभिन्न अठारवटा माग राख्दै हिजो प्रेस विज्ञप्ति जारी गरेको हो इकाई समितिले क्याम्पस समक्ष पहिलो माग स्वरूप गुणस्तरीय शिक्षाका लागि दक्ष शिक्षकको व्यवस्था मिलाउन माग गरेको छ त्यस्तै दक्ष कम्प्युटर शिक्षकको नियुक्तिका साथै कम्प्युटर ल्याब व्यवस्थित बनाउन आग्रह गरिएको छ भने पुस्तकालयमा नयाँ पुस्तकहरू उपलब्ध गराइनुपर्ने बीएड र एमएडका गरीब र जिहन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनुपर्ने कुचिकारको बन्द गरिएको विज्ञापन तत्काल खोलिनुपर्ने एमएडलाई आंगिक बनाउनु पर्ने लगायतका मागहरू अघि सारिएको छ जिल्ला वन कार्यालय कैलालीले अतिक्रमित वन क्षेत्र खाली गराउन अभियान शुरू गरेको छ जिल्ला वनले जिल्लामा रहेका राजनीतिक दल सरोकारवाला निकाय तथा स्थानीय स्तरका रहेका सामुदायिक वन संघको सहकार्यमा अतिक्रमित वन क्षेत्र खाली गराउन अभियान शुरू गरेको हो अतिक्रमित वन क्षेत्र खाली तथा व्यवस्थापन अभियान अन्तर्गत अत्तरिया नगरपालिका तेह्रमा रहेको जितलपुर मुक्त कमैया शिविरबाट अभियान थालिएको छ करिब बाह्र वर्षदेखि इलाका वन कार्यालय अत्तरियाको पूर्ववर्ती कार्यालयसँग जोडिएको महिला सुरक्षा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर बस्दै आएका मुक्त कमैयाका परिवारलाई व्यवस्थापन गर्ने कामको थालनी गरिएको कैलालीका जिल्ला वन अधिकृत रमेश बहादुर चन्दले बताएका छन् खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ीले उपभोग्य अवधि सकिएका अखाद्य पदार्थ बिक्री गर्ने तीनवटा व्यावसायिक फर्म विरूद्ध मुद्दा दर्ता गरेको छ बजार अनुगमनका क्रममा उपभोग्य अवधि सकिएका खाद्य पदार्थ बिक्री भइरहेको पाइएपछि सम्बन्धित विक्रेतालाई कार्यवाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कालोबजारी ऐन अन्तर्गत मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ अनुगमनका क्रममा संकलित खाद्य पदार्थको नमुना प्रयोगशाला परीक्षण गर्दा प्रतिकूल भेटिएपछि कार्यवाहीका लागि मुद्दा दर्ता गरिएको क्षेत्रीय खाद्य